गर्छौँ केही क्रियाकलाप पनि गरेपछि मात्रै सङ्घीय सरकार पछि पछि हिँडेको उहाँले बताउनुभयो सङ्घीयताको मर्म अनुसार हरेक जनता र पालिकामा अनुभूति हुने गरी विकास निर्माणको काम र अधिकार लागे लगेपछि मात्रै जनताको आक्रोश सामी हुने बताउनुभयो उहाँले जनताको चाहना बुलेट रेल जस्तो भए पनि सङ्घीय सरकार ढिला स्वस्तिमा रोकिएको टिप्पणी पनि गर्नुभएको थियो पत्रकारिता क्षेत्रले सकारात्मक समाचार लेखेर जनताले सूचना र समृद्धिमा अगाडि बढेको सन्देश दिन पनि आग्रह गर्नुभयो उहाँले प्रति प्रतिगमनको रूपमा चिनिएको राजतन्त्र फर्कन नसक्ने समेत बताउनुभयो उहाँले टिप्पणी गर्दै भन्नुभयो बरु घाम खस्ला राजतन्त्र फर्कदैन उहाँले बिजुलीको विकल्प अगुल्टो नभएको राज भन्दै राजतन्त्र फर्काउने सपना नदेख्न पनि चेतावनी दिनुभयो कोरोना संक्रमणको समयलाई गण्डकी प्रदेश सरकारले अवसर बनाएको दावी गर्नुभयो कोविडकै समयमा सबै अस्पतालमा आइसियु थप्यौँ अक्सिजन प्लान्ट स्थापना र चालिस स्थानमा पिसिआर ल्याब स्थापना गरेको समेत बताउनु भयो मुख्यमन्त्री गुरुङले केही वर्षमै गण्डकी प्रदेशको गरिबी अन्त्य गर्ने उहाँको योजना समेत सुनाउनु भएको छ त्यस्तै गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले धौलागिरी सञ्चार प्रतिष्ठानको स्थापना गर्दा आफू पनि उपसभापति भएर काम गरेको स्मरण गर्दै पत्रकारहरू सजगता बन्नुपर्ने भयो उहाँले समग्र पत्रकारिता मार्फत विकास निर्माणमा सरकारले खबरदारी सेज सघाउनु पर्ने बताउनु भयो हामी सबैको रहर नेपाल पत्रकार महासंघको घर भन्ने नारासहित दुई हजार त्रिहत्तर माघ नौ गते शिलान्यास गरेपछि एक करोड पाँच लाख रुपियाँमा महासङ्घले बनाए घर बनाएको हो महासङ्घले तत्कालीन बाल कन्या समितिले पचास वर्षका लागि दिएको भवनमा साधारण सदस्य पदाधिकारी पूर्व अध्यक्षहरू जिल्ला सङ्घ संस्था र व्यक्तिगत चन्दाबाट बने घर बनेको अध्यक्ष श्री दिल श्रेष्ठले बताउनुभयो महासङ्घका साधारण सदस्य पदाधिकारी पूर्व अध्यक्षहरू जिल्लाका सङ्घ संस्था र व्यक्तिगत चन्दबाट महासङ्घको भवन बनाउन सकिएको अध्यक्ष दिल श्रेष्ठले बताउनुभयो हामीले अभियान थालेको दुई वर्षमा लाखौँ रकम जम्मा भयो त्यसैले राम्रो घर बनाउन सकियो श्रेष्ठले भन्नुभयो यो अभियानमा सङ्घीय प्रदेश र स्थानीय सरकारबाट पनि राम्रो सहयोग आयो बागलुङका दसवटी स्थानीय तह गण्डकी प्रदेश सरकार र सूचना तथा सञ्चार मन्त्रालयबाट समेत भवन निर्माणका लागि सहयोग प्राप्त भएको थियो महासङ्घको भवन बनेपछि सभा सूचना केन्द्र पुस्तकालय समेत बनाइएको छ महासङ्घले लोगो अङ्कित स्तम्भ पनि बनाएको छ कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण गेवाली प्रदेश अध्यक्ष त्रिभुवन पौडेल नेकपा जिल्ला इन्चार्ज बलाहती शर्मा प्रमुख जिल्ला अधिकारी सुरेश नेउपाने गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे काठेकुला गाउँपालिकाका अध्यक्ष अमर थापा महासङ्घका निवर्तमान अध्यक्ष मुकेश चन्द्र राज भण्डारी नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ महासङ्घको म्याग्री शाखा अध्यक्ष ताराप्रसाद शर्माले पनि बोल्नु भएको थियो उक्त अवसरमा महासङ्घले पूर्व अध्यक्ष र चन्ददाताले सम्मान गरेको थियो त्यस्तै यस वर्षको नन्दहरी सृजनशील पुरस्कार पत्रकारिता पुरस्कार बाग्लु बागलुङका पत्रकार मुकेश चन्द्र राज भण्डारीले हरिलक्ष्मी नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट समाचार लेखनतर्फ ढोरपातन दैनिकका सह सम्पादक तारानाथ आचार्यलाई र स्तम्भ लेखनतर्फ रेडियो परिवर्तनका स्टेशन प्रमुख रामनारायण सुवेदीलाई पुरस्कार वितरण गरिएको थियो नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रेष्ठको अध्यक्षता उपाध्यक्ष नरेश कडेलको स्वागत तथा सचिव राम थापा अभिरलको सञ्चालनमा सम्पन्न साधारण सभामा सचिव राम थापाको प्रग प्रगति प्रतिवेदन र कुषाध्यक्ष विजय राणाको आर्थिक प्रतिवेदन पारित गरे बाह्रौँ साधारण सभा समेत सम्पन्न भएको थियो केही वर्षसम्म तारा अर्गल हिल अमरभूमिका बासिन्दा गलकुटबाट ताराखोला जाँदा आउँदा खोला तर्ने ठाउँ थियो गाईघाट गाईघाटको ठिक अघि डरलाग्दो अग्लो छहरा थियो अहिले त्यही छहरा पर्यटकीय गन्तव्य बनेको छ गलकुट र ताराखोलाका स्थानीयले तत्कालीन घाटलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरेका छन् पहिलेको गाईघाट र त्यही छेउको पुरानो अग्लो छहरा अहिले गाईघाट झरना भएको छ ताराखोला गाउँपालिका वार्ड नम्बर एकमा पर्ने गाईघाट झरना पछिल्लो समय आन्तरिक पर्यटक पर्यटकको आकर्षण केन्द्र बनेको छ पचास मिटर अग्लो झरनाको भित्रपट्टि रहेको गुफाले पनि पर्यटकलाई लोभ्या लोभ्याएको छ झरना वरिपरि सुन्दरता सुन्दर बगैँचा छ प्राकृतिक सौन्दर्ययुक्त गाईगा झरनालाई गण्डकी प्रदेश सरकारले पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेको छ झरनामा दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटकहरू झरनामा पुग्ने गरेका छन् पाइजाले भन्नुभयो कोरोना भाइरस कोविड उन्नाइसका कारण पनि गाईगा झरनामा घुम्न आउने पर्यटकको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 प्रस्तावको आधारमा पाँचवटा नयाँ पुस्तकालय हुनेछन् बनेछन् बन्नेछन् विद्यालयमा भएको पुस्तकालयले विद्यार्थी र शिक्षक दुवैले सहयोग गर्छ प्रमुख प्रशासकीय अधिकृत रमेश थापा भन्नुहुन्छ शैक्षिक सुधारको महत्त्वपूर्ण कडी पुस्तकालय हो पुस्तकालय स्थापना गर्न कम्तीमा बिस हजार रुपियाँ गाउँपालिकाले विद्यालयले उपलब्ध गराउने विधि बनाएको छ भवनको व्यवस्थापन भने विद्यालय आफैले गर्नुपर्ने थापाले बताउनुभयो विद्यालयका शिक्षक तथा विद्यार्थी समूहले पनि पुस्तकालय सञ्चालन गर्न सक्छन् पुस्तकालयका लागि आवश्यक पुस्तकहरूको विवरण विवरण समेत तयार पारेर योजना बनाउन गाउँपालिकाले विद्यालयहरूले आग्रह गरेको छ पुस्तकालय विद्यालयमा भए पनि पाठ्यक्रम बाहिरका उपयुक्त पुस्तकहरू समेत समेत त्यहाँ रहनेछन् थापाले भन्नुभयो ससाना विद्यार्थीले पुस्तक हराउने तथा च्यातिने समस्या भए पनि चिन्ता मान्नु पर्दैन तत्कालका लागि एकवटा एक पुस्तकालय अभियान चलेको भए पनि हरेक विद्यालयमा पुस्तकालय सञ्चालन गर्ने योजनामा गाउँपालिका रहेको अध्यक्ष शर्माले बताउनुभयो अहिले प्राथमिक तहका विद्यार्थी विद्यालयले लक्षित गर्दै ज्ञानको दायरा थप फराकिलो बनाउने योजनाका साथ पुस्तकालय स्थापना हुँदैछन् शर्मा भन्नुहुन्छ स्व अध्ययनमा केन्द्रित गर्न यो कार्यक्रमले महत्व महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ पुस्तकालय सञ्चालनको लागि पालिकाले निर्धारण गरेको मापदण्ड पूरा गरेको विद्यालय तयार हुनुपर्नेछ पाठ्यक्रम समयमा सक्ने र विद्यार्थीले पठन संस्कृति प्रति प्रेरित गर्ने महत्वाकांक्षी योजना समेत गाउँपालिकाले बनाएको छ दुई हजार पचहत्तर सालमा मन्त्री परिषदको निर्णयले सबै जिल्लामा सशस्त्र प्रहरी बल पुर्याउने भन्यो बागलुङमा यसअघि सशस्त्र प्रहरी बल थिएन विशेष गरी सीमा सुरक्षा विपद व्यवस्थापन शान्ति सुरक्षा र दङ्गा व्यवस्थापनमा सक्रिय हुँदै आएको सशस्त्रलाई देशका सबै जिल्लामा पुर्याउने निर्णयपछि बागलुङमा दुई वर्ष अघि मात्रै सशस्त्र प्रहरी बल आएको थियो सशस्त्र प्रहरी बल आएको दुई वर्ष बित्दै लाग्दा समेत जग्गा अभावमा पालमुनि बसेर सुरक्षा दिँदै आएको छ जिल्लाका सरकारवाला निकायको व्यवस्थाका कारण जग्गा व्यवस्थापन हुन नसक्दा सशस्त्र प्रहरी गुलमा पुरानो भू संरक्षण कार्यालयको साँगुरो भवनमा आश्रय लिएर बसेको छ एउटा गुल्म सानो कार्यालयभित्र व्यवस्थापन हुन नसक्दा कार्यालय परिसरमा टेन्ट पाल टा बस्नुपर्ने बाध्यता रहेको गुल्माले जनाएको छ जनताको सुरक्षाका लागि खटीको सशस्त्र प्रहरीले बागलुङमा जग्गा नपाउँदा भवन बनाउन नसकेपछि पालमै रात काटेर बस्न विवश भएका हुन् सुरुमा पुरानो हुलाक कार्यालयको साथ रोपणी जग्गा व्यवस्थापनका लागि पहल भए पनि बजारभित्र सशस्त्र राख्न नहुने भन्दै स्थानीयले विरोध जनाएपछि नगरपालिकाले जग्गा दिन मानेको थिएन पछि बागलुङ नगरपालिका वार्ड नम्बर तिन रात रातामाका पुरानो बाग्लु नगरपालिका का कार्यालयमा राख्ने भने पनि रातमाटावासीको विरोधका कारण समस्या आएको थियो जग्गा व्यवस्थापन हुन नसक्दा गुल्ममा आवश्यक रहने जवान समेत पूर्ण रूपमा परिचालन गर्न नसकेको सशस्त्र प्रहरी गुल्म बाग्लुङका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक रमेश कुमार गुरुङले बताउनुभयो जग्गा प्राप्ति हुन नसक्दा गुल्म व्यवस्थापन भएन गुल्ममा आवश्यक दुई सय भन्दा बढी सशस्त्र प्रहरी मध्ये जम्मा पचासजना मात्रै बागलुङमा छन् गुल्मपति गुरुङले भन्नुभयो पचासजना मध्ये बिसजना मात्रै कार्यालयमा बस्न सकेको र अन्य तिसजना कार्यालय परिसरमा पाल टाँगेर बस्दै आएका छन् जनताको सेवा खटिएका सशस्त्र प्रहरी जवानमै पा जवान नै पालमुनि बस्नुपर्ने समस्या अन्त्यका लागि जग्गा व्यवस्थापनका लागि विभिन्न स्थानमा पहल भए पनि हालसम्म सार्थकताका नपाउन पाउन नसक्दा समस्या भएको गुरुङको भनाइरहेको छ जनताको शान्ति सुरक्षा र विपद व्यवस्थापनमा खटिनै प्रहरीलाई स्थानीय जनताले नरुचाउने परिपाटी गलत भएको उहाँको भनाइरहेको छ हामी अनुशासनमा हुन्छौँ गुरुङले भन्नुभयो अहिले बागलुङ नगरपालिका वार्ड नम्बर चार रमेटाडमा सार्वजनिक पूजग्गा पहिचान भएको छ तर स्थानीय पालिकाले सिफा सिफ सिफसिर नहुँदा प्रक्रिया अगाडि बढेको छैन गुरुङका अनुसार जग्गा नगरपालिकाको सिफारिसमा मात्रै व्यवस्थापनको प्रक्रिया अगाडि बढ्छ रमेटामा चौरानब्बे रोपनी सार्वजनिक जग्गा छ गुल्मलाई बिसदेखि पच्चिस रोपनी जग्गा आवश्यक भएकाले उपयुक्त जग्गा रमेटारमा नै भेटिएको हो तर स्थानीयहरूले सिफारिस नदिँदा पालको बासमा प्रहरी बस्नु परेको छ मङ्सिर पच्चिस गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले रमेटाडमा गुलमा राख्नका लागि पहिचान भएको उपयुक्त सार्वजनिक जग्गाको स्थलगत निरीक्षण समेत गर्नुभएको थियो निरीक्षणपछि उहाँले रमेटाडमा नै गुल्म राख्न जग्गा व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो जनताकै सुरक्षाका लागि खटिने सशस्त्र प्रहरीलाई दुई वर्षसम्म जग्गा प्राप्ति नहुनु दुःखदो मुख्यमन्त्री गुरुङले भन्नुभयो म मलाई तदारुकता देखाएर छिट्टै गुल्म राख्न जग्गा व्यवस्थापन हुन्छ सशस्त्रका लागि जग्गा व्यवस्थापन छिट्टै हुने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो प्रयास नभएका होइनन् धेरै प्रयास गरिएको छ तर टुङ्गो लागेको छैन नगर प्रमुख पौडेलले भन्नुभयो गुलमा राख्नका राख्न जग्गा व्यवस्थापनका लागि स्थानीयसँग समन्वय भइरहेको छ अहिले गुलमा बस्दै आएको भू संरक्षणको कार्यालय पुनः सक्रिय हुने भएपछि त्यही साँगुरो कार्यालय समेत छोड्नुपर्ने समस्यामा गुलमा परेको छ विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक सङ्घबाट अधिकार अझै नआएको मुख्यमन्त्री गुरुङको भनाई नेपाल पत्रकार महासङ्घ बागलुङको भवन उद्घाटन गाईघाट झरनामा पर्यटकको दिनादुन दिनानुदिन भेडभाड बढ्दो वन गाउँपालिकाका हरिकोडामा पुस्तकालय स्थापना र जग्गा नपाउँदा पालमुनि बसेर सुरक्षामा खटिँदै बागलुङका सशस्त्र प्रहरी यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो यसपछि तपाईँ साढे सात बजे सेयनको साझा खबर आठ बजे नेपाल दर्पण र पाउने नौ बजे बिबिसी नेपाली सेवाको सन्ध्याकालीन प्रसारण सुन्न सक्नुहुनेछ भने स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गलकुत खबर लिएर आउनेछौँ खबर कक्षीबाट हामी सबै विदा भयौँ ज्ञान सृजना मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार